sezon you. सजाउँछु तिमीलाई हृदयमा राख्छु तिमी हौ धड्का भेट्दा खुसीले पागल सरी हुन्छु तिम्रो हाँसोमा म सारा संसार भुलिदिन्छु तिमी भेट्दा मेरा सारा खुसीहरू सुम्पिदिन्छु तिमीलाई अङ्गालोमा बाँधी राख्छु सधैँ सधैँलाई मेरा सारा खुसीहरू सुम्पिदिन्छु तिमीलाई अब जनम जनम हो, तिमीलाई आँखामा सजाउँछु तिमीलाई हृदयमा राख्छु तिमीलाई आँखामा सजाउँछु तिमीलाई हृदयमा राख्छु तिमी हौ धड्कन तिमी नै जीवन छुट्ने छैन हृदयमा राख्छु तिमीलाई आँखामा सजाउँछु हृदयमा राख्छु तिमीलाई